थानहरूमा हाम्रा आफ्नै मनका गीत माया गरी सुन्नुहोस् हजुर नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता मनहरूमा कार्यक्रम गाम्बेसीका धुनहरूको आजको अर्को नवीन श्रृङ्खला लिएर तपाईँको माझमा तपाईँको साथमा उपस्थित भइसकेको छु म कमल सरगम भने यो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि बाहिर प्राविधिक फाँटबाट साथ दिइरहनु भएको छ रेडियो राजधानी हन्ड्रेड पोइन्ट सिक्स मेघाजबाट चाहना योन्जनले भने म देशैभरका विभिन्न एफएम स्टेसनबाट गुन्जिरहेको छु र यति बेला कुन कुन एफएम स्टेसनबाट सुन्दै हुनुहुन्छ र आजको बसाइ के हो पनि जानकारी गराउँछु आजको बसाइ तपाईँ तपाईँलाई थाहा छ कमल सरगमले कमल सरगमले आज एकजना अतिथि कलाकारसँग कुराकानी गर्छ अनि तिनै कलाकारको बारेमा चाहिँ अझ भन्नुपर्दाखेरि तिनै कलाकारका दुःख पीडा हाँसोरोदनका बारेमा जानकारी गराउँछ अनि कलाकारका सङ्घर्षको कुराकानी गर्छ कलाकारका सङ्घर्ष दुःखसँग जोडिएर कुराकानी गर्छ अनि गीत सङ्गीतकै बारेमा विशेष कुराकानी गर्छ र आज उनै एकजना यस्तो गायिकासँग कुराकानी गर्दैछु जो नेपाली साङ्गीतिक क्षेत्रमा भर्खर आउनुभएको भइसकेको छ तर उहाँको आवाजले भर्खर भन्दैन तपाईँ त्यो ठम्ब्याउन सक्नुहुन्छ हुन त भर्खर भन्दा पनि नौ दसवटा गीत उहाँको आवाजबाट बजारमा आइसकेको छ र अब को हो भन्ने अनुमान तपाईँले गर्दै गर्नुपर्छ त्यसभन्दा अगाडि यति बेला हामीलाई कुन कुन एफएम स्टेस स्टेसनबाट सुन्दै हुनुहुन्छ यो जानकारी गराउँछु काठमाडौँबाट रेडियो राजधानी हन्ड्रेड पोइन्ट सिक्स मेगासँगै तपाईँले Nepali radio network NRN dot com मार्फत देशका झन्डै एक सय पचासभन्दा बढी एफएम स्टेसनबाट एकैसाथ सुन्दै हुनुहुन्छ भने हाम्रो साझेदार एफएम स्टेसनहरू एफएम एक सय सात दशमलव छ मेगाज काभ्रेबाट यति बेला हामीलाई साथ दिइरहनु भएको छ रवि दितालले त्यसै गरी रेडियो जालपा एक सय चार दशमलव पाँच मेगाज नुवाकोटबाट भगवती लामा प्रमिलाजी रेडियो तिन एफएम एट पोइन्ट सिक्स मेगाज रामेछाबाट युनिक विभाग घिसिङ लेखबहादुर विकजी रेडियो मालश्री एक सय थप्लो पाँच मेगाज रोल्पाबाट लोकेन्द्र चन्दजी रेडियो गोमुखी एफएम एक सय छ थप्लो सात मेगाज प्युठानबाट राजुजी आफ्नो एफएम एक सय चार दशमलव आठ मेगाज डडेलधुराबाट खडक छेत्रीजी रेडियो देउराली एक सय एक मेगाज अर्घाखाँचीबाट रुद्रमणि भएको रेडियो सैलुङ बयानब्बे दशमलव सात मेगा हज प्रभुजी रेडियो खलङ्का एक सय सात दशमलव छ मेगा जाजरकोटबाट तुलसी जिएमजी रेडियो चौरझरी चौरानब्बे दशमलव आठ मेगाज रुकुमबाट ज्ञानु गौतमजी रेडियो नवबुद्ध एफएम एक सय छ सात मेगाज काभ्रेबाट जगतमान तामाङजी रेडियो बागमती एकानब्बे दशमलव पाँच मेगाज सर्लाईबाट सबिनाजी रेडियो राजमार्ग धानिङबाट आशिषजी त्यसै गरी मुग एफएम राष्ट्र राष्ट्रराजी समर्पण एफएम बाह्रबाट पनि सुन्दै हुनुहुन्छ रेडियो सरलाई सरलाईबाट पनि सुन्दै हुनुहुन्छ लालिक डट स्टेटकमबाट राजेन्द्र जेएमजी रेडियो छारीबाट रमेश बस्नेतजी हिमालयन एफएमबाट बुद्धि विश्वकर्माजी रेडियो आहाबाट के के अधिकारीजी अनि नेपालबाट दिपक हमालजी नेपालीको अनलाइनबाट चन्द्र नेपाल विकल्पजी र हाम्रो पात्रबाट सन्तोष देवकोटाजीको भरपूर साथ छ र मैले भनिसकेँ आजको बसाई हामी यस्ता कलाकारसँग कुराकानी गर्छौँ जो नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा अत्यन्तै चर्चा पाइरहनु भएको छ र उहाँले नै आवाज दिएको पछिल्लो पटक बजारमा आएको गीत यति बेला म कार्यक्रमको सुरुवातमा प्रस्तुत गर्दैछु यही स्टोरी मेरो कथा मेरो व्यथा सुन यस्तै भावमा समेटिएको छ मेरो बिन्ती सुन नाम गरेर बजारमा आएको गीत यति बेला साङ्गीतिक बजारमा छ उहाँलाई साथ दिएको छन् कुशल विश्वकर्माले पछिल्लो पटक साङ्गीतिक बजारमा आएको यो गीत प्रस्तुत गर्छु तपाईँले चिन्दै गर्नुहोला को हुनुहुन्छ आज हाम्रो साथमा म बाँचेर तिम्रो छेउ भेदा सानो तिमीलाई हुन्छ कि द मेरो बिन्ती सुन ए निष्ठुरी मेरो बिन्ती सुन किन गायो मबाट छुटेर पार्यो एक्लै रुन तिम्रो छेउ भेदा सानो सुन ए स्टोरी मेरो बिन्ती सुन किन गायो मबाट छुटेर पार्यो एक्लै रुन किन गायो मबाट छुटेर गीत यो निकै मनसिने गीतबाट कार्यक्रमको दैलो गरिसकेको छु शुभारम्भ गरिसकेको छु हुन त यो शुभारम्भ म्युजिक प्रणालीले नै बजार व्यवस्थापन गरेको गीत हो अहिले पछिल्लो पटक अत्यन्तै चर्चामा छ तपाईँले अत्यन्तै रुचाउनु भएको गीतको केही झलकहरू यति बेला प्रस्तुत गरे झलकभन्दा पनि केही टुक्का प्रस्तुत गरे तपाईँ यति बेला हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रमका बेसीका धुनहरू पूर्व मेचीका अनि पश्चिम महाकालीका ती विभिन्न एफएम स्टेसन पूर्वदेखि पश्चिम अनि उत्तरदेखि दक्षिणसम्मका हामी भूभागमा जोडिएका छौँ देशका झन्डै सत्तरीभन्दा बढी जिल्लाहरूमा एकैसाथ गुन्जिरहेका छौँ तपाईँ कस्तो अवस्थाबाट हामीलाई श्रवण गरिरहनु भएको छ जस्तो अवस्थाबाट हामीलाई श्रवण गरिरहनु भएको छ नेपाली लोक तथा दोहोरी गीत सङ्गीतहरूलाई भित्री मनदेखि माया गर्नुभएको छ र माया गर्नुहुन्छ भने आजको वर्ष पक्कै पनि सुन्नु भएको छ र आज हामीसँग अनुजा पुडा सैनी हुनुहुन्छ मैले धेरै बेर खुल्दुली राख्न चाहेन जो नुवाकोटकी गायिका पनि हुनुहुन्छ निकै राम्रो आवाज भएको गायिका अनुजाजी स्वागत छ कार्यक्रम बेसीका दिनहरूमा केमा व्यस्त हुनुहुन्छ आजभोलि गीत सङ्गीतमै व्यस्त छु आजभोलि अब गीतहरू भोकल हुँदैछ चार पाँचवटा लगातार आउँदैछ है भइरहेछ काम भइरहेछ गीत सङ्गीतमा छोटो समयमा धेरै नाम कमाएकी गायिका सबले त्यसो भन्छन् मैले भन्दा ठिक होला कि आफूले चाहिँ के अनुमान गर्नुभएको छ धेरै भन्दा नि ठिकै हो त्यस्तो धेरै पनि होइन ठिकै ठिकै बिस्तारै काम गर्दैछु ठिकै भइरहेछ भनौँ जस्तो अब अनुजालाई कुरा गर्न मन लाग्यो नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा धेरै कलाकारहरू जन्मिरहनु भएको छ तर अनुजाले अरू कलाकारको भन्दा अलिकति पृथक आवाज निकालेर आइसकेपछि सफलता प्राप्त भइरहेको छ भन्ने धेरैको चाहिँ कुरा आएको छ अनि कतिपयले चाहिँ अनुजाको आवाज जुदिएको भएर चाहिँ प्रगति गर्न सकेनन् अनुजाले भन्ने कुराहरू पनि आएको छ तपाईँलाई चाहिँ के लाग्छ मैले थोरै समयमा नै गीत सङ्गीतबाट धेरै प्रगति गर्ने अवसर पाएको छु तर आवाज कता कता मिलेको जस्तो मैले भन्दा पनि सुन्ने दर्शकहरूले भन्नुहुन्छ होइन तपाईँको आवाज यहाँसँग मिल्दो रहेछ भन्नुहुन्छ कति प्रायले अब रियल्ली गाएर सुनाउँदा पनि पत्याउनु त्यो पत्याउने ठाउँ पनि छैन फेरि अब जस्तो किनकि आवाज एउटै भइसकेपछि त्यो आवाज उसैको हो भन्ने नै नबुझिने त्यो अवस्था आउँछ नि कहिले एकदमै जस्तो अब तपाईँले भनिसक्नुभयो आफ्नो आवाजलाई आफैले पत्याउन गाह्रो भइसकेपछि र यानि कि आफ्नो आवाज अरूलाई पत्याउनु भनेर भन्न पनि गाह्रो भएको कठिन भएको अवस्थामा तपाईँले चाहिँ नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साथ दिइरहनु भएको छ एकदमै निरन्तरै गरिरहेको छु एकदमै लागि परिरहेछु गीत सङ्गीतको लागि होइन एकदमै यो गीत सङ्गीतबाट मलाई एकदम राम्रो पनि भइरहेछ अब थोरै साङ्गीतिक क्षेत्रभन्दा घर क्षेत्र घरतिर जान्छु म तपाईँको जन्म नुवाकोटमा भयो नुवाकोट ओखर भयो बाल्यकाल पनि ओखर हो कि काठमाडौँ मेरो बाल्यकाल काठमाडौँमा बित्यो म जन्मेँ टु क्लाससम्म मैले मम्मीसँग बसेर पढेँ त्यसपछि म यहाँ काठमाडौँ बानेश्वरमा बसेर मैले ग्रेसरी हायर सेकेन्डरी स्कुलबाट स्कुल एसएलसी दिएँ त्यहीँबाट पढेँ यतै बसेँ यतै पढेँ पानेश्वरमा बसेँ थिएँ जस्तो तपाईँ पढाइ यतै काठमाडौँमा सब कुराको वातावरण काठमाडौँमा विशेष गरी यो क्षेत्र भनेको खासमा काठमाडौँ बसिसकेपछि अलिकति लोकदोरी त्यति नसुनिने क्षेत्र सुने पनि कम मात्रामा सुन्न पाइने क्षेत्र र त्यस्तो क्षेत्रमा बसेर तपाईँले कसरी त लोकदोरीमा प्रवेश गर्ने मौका पाउनुभयो त सानैदेखि लोकदोरी गीत नै मन पर्थ्यो मलाई होइन म काठमाडौँ बसे पनि मैले सबै प्राय सबै प्र गीतहरू सुन्थेँ तर मैले बढी लोकदोरीलाई नै निरन्तरता दिएर सुन्थेँ होइन सुन्थेँ गुनगुनाउँथेँ गुनगुनाउँदा आज यो स्थानसम्म आइपुगेको छु होइन मलाई यो स्थानसम्म आउँदा एकदमै खुसी पनि लागिरहेको छ अनुजालाई अब थोरै साङ्गीतिक बाटोतर्फ लान्छु फेरि जस्तो नेपाली लोक तथा दोहोरी गीत सङ्गीतमा जति पनि विकृति आइरहेको छ अनुजाले चाहिँ कतिको विकृतिमूलक गीत सङ्गीत गाए खासै बिक्री त आइरह हुन्छ गीत गाउन नजान्ने पैसा पैसाको लागि पनि मान्छेले धेरै उ गरिरहन्छन् होइन गीत गाउन नजान्नेहरू गीत गाउन नहुने गीतहरू एकदम छाडापन गीतहरू होइन एकदमै निकाल्ने गरिरहेका छन् तर त्यो नगरिदिनु होला किनकि आफ्नो लोकदोहोरी भनेको एउटा सांस्कृतिक सांस्कृतिक ऊ जस्तै हो होइन एकदमै विकृति त आइरहेछ किनकि सुन्न नहुने टाइपको गीतहरू पनि निकालिरहनु भएको छ म कलाकार साथीहरूलाई भन्छु कि यस्तो तपाईँले गर्नु भएको छैन नि यस्तो मैले यस्तो गीतहरू निकालेको छैन र म निकाल्दिनँ पनि अब जस्तो भोलिका भविष्यमा नेपाली लोक तथा दोहोरी गीत सङ्गीतको क्षेत्र तपाईँले कस्तो देख्नु भएको छ खासै गीत सङ्गीतको क्षेत्रमा जीवन जिउन गाह्रो नै हुन्छ होइन तर त्यही पनि मैले एकदमै सङ्घर्ष गरेर गरिरहेको छु तर साङ्गीतिक क्षेत्रबाट जीवन चलाउँछु भन्दा अलिक गाह्रै नै हुन्छ जस्तो अनुजा एक हिसाबले राम्रो आवाज भएकी गायिका अब दोहोरी साँझ पनि काम गर्छु है म पोखरा दोहोरी साँझ ठमेल पोखरा दोहोरी साँझमा काम गर्छु दोहोरी साँझमा काम गर्ने मान्छे अब विशेष आवाज राम्रो भइसकेपछि स्टेज कार्यक्रमहरू पनि पाउँछ खासै मैले स्टेज प्रोग्रामहरू त खासै हिँडेको छैन तर पाएँ भने जान्छु होइन तर खासै अहिलेसम्म मैले यो क्षेत्रमा लागेदेखि स्टेज तिज प्रोग्राममा गएँ त्यसपछि मैले स्टेज प्रोग्राममा हिँडेको छैन खासै मैले दोहोरीमा मात्रै गरिरहेको छु हामी यति बेला छोटो विश्राममा जाने बेला भइसकेको छ त्यसभन्दा अगाडि म तपाईँ पनि अनुजा सैनीसँग केही प्रतिक्रियाहरू राख्न चाहनुहुन्छ अनुजा पुडासाइनीको वास्तविक जिन्दगीका बारेमा सोध्न चाहनुहुन्छ खोताल्न चाहनुहुन्छ होइन अनुजा कस्तो थियो अनुजाको सङ्घर्ष तपाईँ पनि ती सङ्घर्षहरूको बिचमा गएर छिर्न चाहनुहुन्छ भने तपाईँ पनि अनुजासँग केही प्रतिक्रिया राख्नको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि तपाईँ लेख्नु सम्पूर्ण आफ्नो मनमा लागेका कुरा अनुजालाई गाली गर्न मन लागि गाली गर्नुहोस् के के भन्न मन लाग्छ भन्नुहोस् अनि पठाउनु होला अन्ठानब्बे एकसाठी पचास उनासय सत्तरी अन्ठानब्बे एकसाठी पचास उनासय सत्तरी तपाईँले सधैँ एसएमएस गर्ने माध्यम हो यही नम्बरमा तपाईँले एसएमएस गर्नुभयो भने अवश्य वाचन हुन्छ आजको विषयमा र एसएमएस गर्दै गर्नु होला यति बेला हामी छोटो विश्राममा जान्छौँ यो पहिलो छोटो विश्रामसँगै पुनः स्वागत छ मित्र कार्यक्रमका बेसीका धुनहरू यति बेला सुन्दै हुनुहुन्छ रेडियो राजधानी हन्ड्रेड पोइन्ट सिक्स मेघाजसँगै हामी देशका झन्डै एक सय पचासभन्दा बढी एफएम स्टेसनबाट जोडिरहेका छौँ पूर्व मेचीका अनि पश्चिम महाकालीका उत्तर हिमालका र दक्षिण पहाडका ती एफएम स्टेसनमा पनि छौँ हामी र हामी तिनै एफएम स्टेसनबाट तपाईँको माझमा जोडिरहेका छौँ आज विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गरिरहँदाखेरि अझ भन्नुपर्दाखेरि नेपाली साङ्गीतिक क्षेत्रमा लागिरहनुभएका कलाकारहरूको सिर्जनाहरू प्रस्तुत गरिरहँदाखेरि लाग्छ ती पूर्वका भेगमा बज्ने गीत सङ्गीत अनि पश्चिमका भेगमा बज्ने गीत सङ्गीत अनि अझ भन्नुपर्दाखेरि उत्तरमा बज्ने गीत सङ्गीतका भेगीय हिसाबमा बज्ने गीत सङ्गीत पनि त्यस्तै रहन्छ र मैले भनिरहेको छु आज हाम्रो माझमा बताउनुहुन्छ नेपाली साङ्गीतिक क्षेत्र कि अहिले कि अहिलेको पुस्तक कि राम्रै आवाज बोकेका गायिका हुनुहुन्छ आज हाम्रो माझमा अनुजा पडासानी अनुजाजी पुनः स्वागत छ धन्यवाद अब तपाईँको साङ्गीतिक क्षेत्रकै कुरालाई फेरि कोट्याउन चाहन्छु कति सालमा सुरुवात गर्नुभयो नेपाली लोक तथा दोहोरी गीत सङ्गीतहरू गाउनको लागि चाहिँ मैले बहत्तर साल या एकहत्तर साल डेढ वर्ष भयो भनौँ न एकहत्तर सालमा मैले जस एकहत्तर सालमा साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो एकहत्तर त्रिहत्तर भनेपछि दुई वर्षको पिरियडमा तपाईँले यति धेरै गीत गाइसक्नु भएको छ कतिवटा पुग्यो अहिलेसम्म गीत मैले त बाह्र पन्ध्रवटा भने त्यति पुगिसकेको छैन टोटल बाह्र तेह्रवटा पुगिसक्यो तेह्रवटा पुग्यो तपाईँलाई सबैभन्दा बढी चिनाएको गीत कुन हो मलाई पहिलो गीतले नि तपाईँलाई अलिकति अँ एकदमै पहिलो गीतले नै हो चिनाएको मलाई तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ भन्ने गीतबाट नै म यहाँसम्म आइपुगेँ थोरै गुनगुनाइदिनुहोस् न त्यो गीत मैले भने त्यही मलाई पनि मनपर्ने गीत धेरैलाई मनपर्ने गीत पनि हो यो हुन्छ म थोरै गुनगुनाउँछु आए देखे तिमीलाई छोडेर निदाइ छैन परेली जोडेर मेरो माया त चाह्यो भने मर्न पनि सक्छ सिउँदो भरे पराइको भइसके यति धेरै माया नगर तिमलाई अप्ठ्यारो पर्न पनि सक्छ तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ निकै चलेको गीत यो गीतमा आवाज पुरुष आवाज अर्जुनको थियो है हजुर यसमा पुरुष आवाज अर्जुन खड्काको रहेको छ लय विधान कार्की दाईको रहेको छ र एकदमै एकदमै मन पराइदिनु भएको थियो यो गीतलाई होइन तपाईँको लगानी थियो है यो गीतमा हजुर मैले हजुर थोरै लगानी गरेको थिएँ पहिलोचोटि साङ्गीतिक क्षेत्रमा छिर्दाखेरि जस लगानी गरेर आउनु भएको हजुर एकदम त्यसपछि लगानी गर्नु परेको परेन परे छैन मैले त्यसपछि लगानी गरेको छैन अरूकै गीतहरू गाइरहेको छु आजसम्म अरूको गीत गाइरहँदा र आफ्नो लगानीमा अब गरेको गीतको गाइरहँदाखेरि माया बढी कुनमा हुँदो रहेछ माया यो भन्ने होइन आफूले गाएको गीतमा सबै नै सबैमा बढी नै माया नै हुन्छ होइन पैसा हालेर नहालेर भन्ने हुँदैन किनकि आफूले स्वर दिएको गीत सबै उस्तै लाग्छ मलाई जस माया सबै गीतमा उत्तिकै छ भनौँ न अब हामी यसरी बुझौँ अब जस्तो साङ्गीतिक क्षेत्रमा प्रवेश गरिसकेपछि सबको माया चाहिन्छ सबको साथ चाहिन्छ भने हामीलाई पनि त्यो आवश्यकता हुन्छ र त्यो अनुभव हुन्छ आज हामीसँग हुनुहुन्छ अहिले कि प्रतिभाशाली गायिका मिठो आवाज बोकेर आएकी साङ्गीतिक साङ्गीतिक क्षेत्रमा विशेष गरी महिलाको एउटा भूमिका खेलिरहनु भएको छ महिलाको चाहिँ लोकदोहोरीको भूमिका खेलिरहनु भएको छ पछिल्लो पुस्ताकी चर्चित गायिका भन्दा फरक नपर्ने यो आवाज छ तपाईँले सुनिरहनु भएको छ अनुजा चाहिँ तपाईँको पनि केही भनाइ प्रतिक्रियाहरू छन् भने अन्ठानब्बे एकसाठी पचास उन्नाइस सय सत्तरी अन्ठानब्बे एकसाठी पचास उनान्सय सत्तरीमा धमाधमा एसएमएस गर्नुहोला अनि अनुजालाई केही भन्न मन लागेको छ सम्पूर्ण लेखेर पठाउनुहोला हामी अवश्य तपाईँको सन्देशहरू वाचन गर्छौँ केही समयपछि यति बेला हामी फेरि छोटो विश्राममा जान्छौँ